संसारै रोयो तर तिमी कहिले कसका लागि गाए कहिले कसका लागि कहिले गीत सङ्गीत प्रेमीका लागि गाएँ त कहिले आफ्नै साथीका लागि तर आज म मेरै लागि गाउँदैछु मान्छे जन्मिन्छ अनि मर्छ यो त प्रकृतिको रित हो भने बुझ्नु दुख्न सक्छ तिम्रो मन छर्न सक्छ तिम्रो आँसु तर यो त एउटा गीत हो भनी बुझ्नु ए साथी यदि म मरेँ भने मेरो बारेमा गीत लेखेर गाइदिनु है नमस्ते कार्यक्रम जीवनीमा यहाँहरूलाई स्वागत छ म कोमल वली म जिउन सक्दिनँ मुटु जलाइ जलाइ तिमी जीवन तिमी नै मृत्यु हौ नछोड है मलाई यस्तै यस्तै बियोगका गीत सङ्गीत रचना गर्ने सङ्गीत गर्ने गाउने र आफैले अभिनय गर्ने सबै गीत सङ्गीत प्रेमीका मनमुटुका ढुकढुकी असल व्यक्तित्व बहुमुखी प्रतिभाका धनी युवा गायक पुष्कल शर्माको एक हप्ता अघि बाइक दुर्घटनामा परि मृत्यु भएको छ हामी उनै पुष्कल शर्माको जीवनीसँग रहेर कुराकानी गर्नेछौँ टाढा भए खबर पठाए है एउटा साथी सधैँलाई घटाए है नजिक भए मलामी आइदिनु हो साथी म मरेको खबर पठाए है एउटा साथी सधैँलाई घटाए है नजिक भए मलामी आइदिनु हो साथी म मरेको खबर पायौ भने मेरो बारे गीत लेखेर गाइदिनु हो साथी दुर्घटना हुनुभन्दा केही दिन अगाडि मात्र यो गीत गाएका थिए पुष्कल शर्माले जुन गीतको शब्द सङ्गीत पनि उनी आफैले गरेका थिए जस्तो लेखे जे गाए त्यस्तै हुन पुग्यो यति बेला उनका शुभचिन्तकहरू गीत सङ्गीत प्रेमीहरू र सम्पूर्ण कलाकार सबैका आँखामा आँसु भरिएको छ मलाई त बिर्सन्छु होला हुन त संसार यसरी नै चल्छ आखिर बिर्सनै पर्छ तर पनि कहिलेकाहीँ मलाई सम्झँदै गर्नु है मलाई माया गरिरहनु है मुटु फेरिदिनु नजिक भए मलामी आइदिनु हो साथी म मरेको खबर पायौ भने मेरो बारे गीत लेखेर गाइदिनु हो साथी मूल बाटोमा आए हाँसेको मुटुमा फेरिदिनु नजिक भए मलामी आइदिनु साथी म मरेको खबर पायौ भने मेरो बारे गीत लेखेर गाइदिनु साथी हजार बयालिस साल असोज नौ गतेका दिन पाल्पा जिल्लाको लुहुङमा आमा हरिकला र बुवा चिन्तामणिको साइलो सन्तानको रूपमा जन्मिएका पुष्कल शर्मा सानैदेखि गीत सङ्गीतका पारखी थिए सबैसँग मिठो बोल्ने सबै साथीभाइका प्रिय साना ठुला सबैलाई आफ्नो मिठो बोलीले भुलाउन सक्ने अनुशासित कलाकारका रूपमा चिनिएका उनी बियोगान्त गीतका धरोहर थिए यदि म भने यो संसारबाट सधैँको लागि टाढा भएँ भने मलाई एउटा साथी घट्यो भनेर बुझ्नु है टाढा भए एउटा खबरसम्म पठाउनु नजिक भए मलाई सधैँको लागि छोड्न मलामी भएर आउनु है सानो मेरो चाहिँ मन छ भने नजिक भए मलामी आइदिनु हो साथी म मरेको खबर पायौ भने मेरो बारे गीत लेखेर गाइदिनु हो साथी एक दिन जीवन खरानी बन्छ नबिर्सानु मेरो चाहिँ मन छ भने नजिक भए मलामी आइदिनु हो साथी म मरेको खबर पायो भने मेरो बारे गीत लेखेर गाइदिनु हो साथी म हामीले उनका सहकर्मी साथीहरू अग्रज कलाकारहरू अनि उनका शुभचिन्तक गीत सङ्गीत प्रेमी सबैसँग उनका बारेमा केही कुराकानी गरेका थियौँ हेरौँ के भन्छन् त उनीहरू पुष्कल भाइ एउटा सफल कलाकार गायक मात्र नभएर नायक पनि थिए नेपाली मौलिक लोक दोहोरीको क्षेत्रमा नयाँ म्युजिकको प्रवेश गराउने श्रेय पुष्कल शर्मालाई जान्छ पछि उनैका गीतबाट प्रभावित भएर धेरैले पुष्कलकै पछाडि लागेर त्यस्ता खालका गीतहरू बजारमा ल्याए आज उनी हामी बिच रहेन हामी अत्यन्तै मर्माइत छौँ अत्यन्तै दुःख लागेको छ पुष्कल शर्मा एउटा स्थापित गायक वास्तवमा लोकदोहोरी गीतलाई एउटा पृथक धारमा स्थापित गरेर आफूलाई अत्यन्तै चर्चाको शिखरमा पुर्याइसक्नु भएको थियो अत्यन्तै लोकप्रिय पनि हुनुहुन्थ्यो दुःखको कुरा आज हामीले उहाँलाई गुमाएका छौँ र उहाँका सिर्जनाहरू उहाँका गीत सङ्गीत सधैँ हरेक दर्शक श्रोताको मनमा मस्तिष्कमा सम्झना गरेर सधैँ भइरहनेछ पुष्कल शर्मा एउटा राम्रो कलाकार हुनुहुन्थ्यो बहु प्रतिभाका धनी जो गायक पनि हुनुहुन्थ्यो सर्जक अभिनयकर्ता तर दुःखको कुरा त्यस्तो एउटा प्रतिभाशाली बहुप्रतिभाशाली व्यक्तित्व आज हामी माझ हुनुहुन्न नेपाली लोक सङ्गीतले एउटा राम्रो सेवक गुमाएको छ जन्मिन्छ मान्छे मर्छ मान्छे यो त सबैलाई थाहा नै छ एक दिन खरानी बन्छ मान्छे मान्छेको जीवन दुई दिनको घामछायाना हो जन्मिदाको खुसी मर्दाको पीडा र आँसु यही हो जीवन पुष्कल शर्मा असाध्यै मिलनसार अनि भद्र र सरल स्वभावका थिए र समग्र गीत सङ्गीत प्रेमी दर्शक श्रोताहरूले पुष्कल शर्मालाई कहिल्यै पनि बिर्सन सक्दैन उनी मन मनमुटु र मस्तिष्कमा बसिसकेका छन् पुष्कल शर्मा एकदमै राम्रो कलाकार मेरो एकदम नजिकको मिल्ने साहित्य नेपाली दर्शक श्रोताहरूको चाहिँ मनमुटु जित्न सफल कलाकारको रूपमा पुष्कल शर्मा थिए जन्म मृत्यु संसार साथी अमर साथी नजिक भए मलामी आइदिनु हो साथी म मारेको खबर पायो भने मेरो बारे गीत लेखेर गाइदिनु हो साथी जन्म मृत्यु संसारकै रित्यो साथी हजार अमर बनाइदेऊ साथी नजिक भए मलामी आइदिनु साथी म मरेको खबर पायौ भने मेरो बारे गीत लेखेर गाइदिनु साथी म मरेको खबर पायौ भने मेरो बारे गीत लेखेर साथी थाहा छ तिम्रो पनि मेरो जस्तै मन छ मलाई माया गर्ने तिम्रो मन मलाई माया गर्ने तिम्रो मुटु जहाँ म सधैँ सधैँ रहिरहनेछु ए साथी मलाई त्यो मुटुबाट कहिले नहटाउनु है बन्ने छ तिम्रो गीत अझ रमर बन्ने छौ तिमी हट्ने छैनौ हाम्रो मुटुबाट सधैँ सधैँ सम्झिरहनेछौ तिमीलाई माया गरिरहनेछौँ तिमीलाई तिम्रो आत्माले सधैँ सधैँ खुसी पाओस् शान्ति पाओस् यही छ हाम्रो कामना हवस् त आजलाई कार्यक्रम जीवनीबाट म कोमल ओली बिदा चाहन्छु टेलिभिजन हेर्दै गर्नुहोला नमस्ते कस्तो सपनाको देखेछ